विगत सबैको हुन्छ अनि हुन्छ पीडा सबैसँग त्यही पीडाको घाउमा मलमपट्टी लगाउने हाम्रो प्रयास कार्यक्रम बितेका फलहरू कार्यक्रम बितेका फलहरू कहिले टुट्छ साहस कहिले जुट्छ बलहरू सम्झनामा आइरहन्छ बितेका पलहरू हरेक बिहिबार राति नौ पन्ध्रदेखि दस बजेसम्म मात्र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा साथी चन्द्रको साथमा फुलको बाटो म हिँड्नेछु काँडाको केही दिनको लागि टाढा हुँदा पनि म यति धेरै तर्पन्छु भनेर थाहा थिएन मलाई तिमीसँग केही पल बोल्न नपाउँदा म यति धेरै छटपटिन्छु भनेर अनि थाहा थिएन मलाई कुनै विगतका दिनहरूमा नौलो लाग्ने तिम्रो आवाज आज मेरो हरेक साहस अनि मेरो जिन्दगीको बिहानीलाई सुनौलो किरण छरिदिने सुमधुर आवाज बन्नेछ भनेर विगतका दिनहरूमा मेरा कानसम्म गुन्जने धेरै आवाजहरू थिए सबै आवाजहरूसँग म मित्रवत व्यवहार गर्थेँ त्यो बिचमा खै किन हो तिम्रो आवाज मेरो कर्ण हुँदै मेरो हृदयको कुनासम्म पुग्न खोज्थ्यो अनि म डराउँथेँ तिम्रो आवाजको सामिप्यतामा हराउन तिमीले बोलेका प्रत्येक शब्दमा म मेरो मनको भाव पाउँथेँ तर पनि विगतको चोटले म पिल्सिन्थेँ अनि डराउँथेँ तिम्रो समीपमा आउन हिजो म तिम्रो सामिप्यताबाट डराउँथेँ आज तिमीबाट टाढा हुने कुरामा डराउँछु संसारमा सबैभन्दा बढी म मेरो आमा अनि मेरो बुवालाई माया गर्छु त्यो तिमीलाई पनि थाहा छ तर तिमीलाई म आमा बुवा पछि होइन आमा बुवाकै स्थानमा यो हृदयको कुनामा सजाएर माया गर्न चाहन्छु र माया गर्छु पनि त्यसैले तिमीसँग भौगोलिक रूपमा टाढा भएका ती दिनहरू म छटपटिँदै कटाउन बाध्य भएँ जब तिमीसँग बोल्न पाउँदिन थिएँ जब तिम्रो आवाज सुन्न र यो मनमा उत्साह जगाइदिने तिम्रो मुहारभरि भएका मुस्कानहरू देख्न पाउँदिनथे तब म तिम्रो तस्विर हेर्थेँ तिम्रो केही मन्द मुस्कानले भरिएको त्यो तस्विरलाई छातीमा टाँस्दै म भन्थेँ आफैसँग मेरी मुटु थाहा छ तिमी पनि मलाई सम्झिरहेकी छौ हामी सँगै छैनौ तर यो प्रकृतिमा बहने हावा यो जङ्गल तिमीले टेक्ने अनि मैले टेक्ने यो धरती उही हो मेरो सम्झनामा तिमीले अनि तिम्रो सम्झनामा मैले आकाश हेर्दै गर्ने ताराहरू यिनै हुन् त्यसैले यी प्रकृतिको सहारामा प्रकृति प्रेमी तिमी मेरो मुठुलाई म आवाज दिँदैछु हे मेरो मुठु जब दिनले साँझलाई पाउँछ अनि जब यो साँझ दिनसँगको मिलन मनामा आउँछ म यही पहाड छेवैको क्षितिजमा बसेर तिम्रो यादमा पर्खाएका गीतहरू गाउनेछु तिम्रो अभावको शब्द सृजनाको भाकामा म तिमीलाई बोलाउनेछु तिमी यही प्रकृतिको आधा बाटोमा आउनु म आधा बाटो आउला तिमी मेरो मुटुको धड्कन मेरो जिन्दगी मेरो सहारा अनि मेरो मनले गुनगुनाउने धुन बनेर आउनु जरुर आउनु किनकि म तिमी बिना अधुरो छु म तिमी बिना अधुरो छु जब दिनले साँझलाई पाउँछ अनि साँझ मिलनमा रमाउँछ जब दिनले साँझलाई पाउँछ अनि साँझ मिलनमा रमाउँछ म क्षितिजमा उभिएर गाउँछु गीतमा तिमीलाई बोलाउँछु सुनौला जब भावको द्वार खोली रसूर सुरको डोली कविता बरियात सजाउन तिमीलाई अन्माउन आउन बनी आउनु जरुर आउनु आउनु जरुर आउनु नमस्ते अनि हार्दिक स्वागत छ तपाईँका बितेका पलहरूलाई तपाईँको मानस पोर्टलमा ताजा बनाएर जीवनमा अघि बढ्न प्रेरित गर्ने एकमात्र कार्यक्रम बितेका पलहरूमा हामी सबैसँग विगतको तिता यादहरू हुन्छन् अनि पीडाहरू पनि तपाईँको विगतले तपाईँको मुटुमा बनाएको तिनै घाउहरूमा मलमपट्टि लगाउन आज पनि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँ यो कार्यक्रम रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot NP मार्फत संसारभर सुनिरहनु भएको छ आज कार्यक्रम बितेका पलहरूमा हाम्रो जिन्दगीको जिउँदो देवता हाम्रो आमा बुवाको सन्तानप्रतिको स्नेहको बोध गराउने साँचो कथा बोकेर आएको छु यो बितेको पललाई लेखेर पठाउनु भएको हो प्रकाश खलानजीले पोखरीबाट सम्पूर्ण आमा समर्पित उहाँको वास्तविक कथा अबको क्रममा आज म कोर्दैछु मेरो भावनालाई यो अध्यारो रातमा विगतमा डुब्दै अनि विगतको पीडालाई मुटुमा सङ्गाल्दै यो पत्र कोरिरहँदा मेरो अगाडि छ गौतम बुद्धका तस्विरहरू अनि सँगै छ मेरो मन मुटुमा आइरहनुहुने अनि मेरो मन मस्तिष्कमा छाया बनेर बसिरहनुहुने मेरो देवता मेरो भगवान्को तस्विर यी तस्विर हेर्दा लाग्छ आज पनि मेरो भगवान्ले मलाई हेरिरहनु भएको छ उहाँले मलाई आशीर्वाद दिइरहनु भएको छ अनि यस्तो लाग्छ उहाँले मलाई सम्झिरहनु भएको छ म सम्झिरहेको छु उहाँलाई म सम्झिरहेको छु मैले गल्ती गर्दा उहाँले गल्ती सुधार्न मायाले पिट्नुभएका पलहरू म सम्झिरहेको छु मेरो शिर सुमसुम्याउने ती कोमल हातहरू अनि म सम्झिरहेको छु मलाई माया गरेर बोलाउनुहुने ती सुमधुर आवाजहरू हुन त आज मेरो भगवान् यो भौतिक संसारमा हुनुहुन्न यो दुनियाँभन्दा टाढा यो दुःखभन्दा टाढा अनि जिन्दगीदेखि नै टाढा हुनुहुन्छ तर पनि म सम्झिरहेको छु उहाँका अमर बाणीहरूलाई आज लाग्छ मेरो भगवान् सदा सदाका लागि अमर हुनुहुन्छ मलाई अझै पनि याद छ म पाँच छ वर्षको हुँदा उहाँले भन्नुहुन्थ्यो बाबु जीवनमा कसैसँग झुट नबोल्नु इमान्दारितालाई नभुल्नु जीवनमा मेहनत गर्नु र राम्रो मान्छे बनेर देखाउनु अनि यी शब्दहरू आज पनि मेरो वरिपरि गुन्जन्छन् किनकि मेरो भगवान्ले जीवनका अन्तिम पलहरूसम्म पनि यी शब्दहरू भन्नुहुन्थ्यो मसँग मेरो भगवान्लाई म कहिले पनि भुल्न सक्दिनँ सदा सदैव मेरो हातमा बनिरहनुहुन्छ मेरो भगवान् मेरो बुवा मेरो संसार तिमी भगवान् खोज्छौ मन्दिरमा गएर तिमी भगवान् प्राप्त गर्न चाहन्छौ रगतको खोलो बगाएर म भगवान् खोज्छु आमा बुवाको पाउमा गएर म भगवान् प्राप्त गर्न चाहन्छु दुखीलाई सेवा गरेर चन्द्रजी यो अधेरी रातमा यतिखेर तपाईँको आवाजको माध्यमबाट मेरा मनका भावनाहरू मेरा वेदनाहरू लाखौँ श्रोताहरूको माझमा पुर्याउने कोसिसले यो पत्र कोरेको छु यो भावना वास्तवमा मैले मेरो स्वर्गीय बुवा इन्द्रबहादुर घलान र मलाई आज मेरा हरेक सुख दुःखमा हर पल साथ दिनुहुने माएकी खाने मेरी माता मेरी देवी मेरी प्यारे आमाको सम्झनामा उहाँहरूप्रति नै समर्पित गरेर लेखेको भावना हो आज यो भावना मेरी आमाले पनि सुन्दै हुनुहुन्छ र यो भावना विशेष गरी सम्पूर्ण आमा बुवाको लागि पनि म समर्पित गर्न चाहन्छु विक्रमसम्म दुई हजार चौबिस सालमा म कानपुर जिल्लाको पहाडी गाउँ आम्बन्ज्याङ गाविसको चिलाउने भन्ने ठाउँमा मेरो बुवाको जन्म भएको थियो अरे मलाई थाहा भएसम्म मेरो बुवाले जीवनमा कहिले पनि सुख पाउनु भएन उहाँले जिन्दगीका हरेक पलहरू दुःख कष्ट र पीडा सहेर बिताउनु पर्यो ग्रामीण परिवेशमा जन्मिनु भए पनि मेरो बुवाले ती समयमा पनि थोरै मात्र भए नि पढ्नुभएको थियो पहाडको गाउँ न बत्ती थियो न त सडक न त कुनै सवारी साधन तर पनि गाउँबाट तिन चार घन्टाको पैदल बाटो हिँडेर मेरो बुवा आम्बन्ज्याङ गाविसको धादिङ भन्ने ठाउँसम्म पढ्न आउनुहुन्थ्यो अरे मेरो बुवा परिवारको साइला छोराको रूपमा जन्मनु भएको हो माइला बुवा पहिले नै बित्नु भएको थियो भने ठुलो बुवा जीवितै हुनुहुन्छ तिन दाजुभाइ अनि तिन दिदी बहिनीको ठुलो परिवारमा मेरो बुवाले पढ्नका लागि धेरै सङ्घर्ष गर्नु परेको थियो गाउँमा थोरै तहको मात्र पढाइ हुने भएकोले मेरो बुवा आफ्नो अध्ययन पुरा गर्न हेटौँडासम्म आउनुभएको थियो अरे अरूको घरमा बसेर पढ्नुभएको मेरो बुवालाई यो सहर यति बिरानो थियो कि कति समय त मेरो बुवा कसैले नदेख्ने गरी एकान्तमा लुकेर रुनुहुन्थ्यो अरे पढाइसँगै कराइसी काम अनि कठिन परिश्रम मेरो बुवाको बाध्यता थियो यसरी धेरै सङ्घर्ष र दुःख पश्चात विक्रम सम्बत दुई हजार पैँतालिस सालमा बुवाले मकवानपुर वन विज्ञान कार्यालयमा पिएनको जागिर पाउनुभयो दुःखले रुमलिएको त्यो गाउँले ठिटोलाई जागिर पाउँदा कति खुसी हुनुभएको होला आज म सोच्छु जागिर भएपछि मेरो बुवाले मेरो आमासँग विवाह गर्नुभएको थियो अरे आमा बुवाको पहिलो सन्तानको रूपमा मेरो दिदी अनि कुलको पहिलो छोराको रूपमा म जन्मिएको थिएँ मेरै दुईवटी बहिनीहरू पनि छन् मेरो जन्म आमबन्जाङकै पहाडी गाउँमा भएको थियो पहाडी गाउँको दुःखद बसाइका कारण हामी सामरीमा बसाइ सरेर आयौँ सामरीको त्यो रमाइलो वातावरणमा हामी धेरै खुसी थियौँ परिवारमा एकअर्काप्रतिको माया अनि सहयोगले साँच्चै हाम्रो परिवार स्वर्गकै एक भाग जस्तो लाग्थ्यो मलाई मेरो बुवा आमालाई धेरै माया गर्नुहुन्थ्यो अफिसको काम सकिएर आउने बित्तिकै आमालाई घरको काम गर्न सघाउनुहुन्थ्यो पशुपालन र कृषिमा अडिएको हाम्रो घर संसारमा दैनिकी थियो घाँस दाउरा र मेलापात घरमा दुई तिनवटा भैँसी अनि पन्ध्र बिसवटा गाई र बाख्रा आमा एक्लैलाई धेरै दुःख हुन्थ्यो मेरो बुवा अफिसको कामले थाकेर आउनु भए पनि घाँस सोतरमा व्यस्त हुने गर्नुहुन्थ्यो मेरो बुवाले धेरै स्याहार गर्ने भएर होला गाईबस्तु उहाँ आउने बित्तिकै छुट्टै आवाज निकालेर कराउन थाल्थ्यो गाईबस्तु कराउने बित्तिकै हामीलाई पनि बुवा अफिसबाट आउनुभएको आभास हुन्थ्यो बुबा धेरै दयालु हुनुहुन्थ्यो सबैलाई माया गर्नुहुन्थ्यो आमालाई हरेक पल सहयोग गर्नुहुन्थ्यो दिनभरिको थकानको बावजुद पनि मेरो बुबा घरका हरेक काममा आमालाई सघाउनुहुन्थ्यो सामुरीदेखि हेटौँडासम्म दुध बेच्न आइपुग्नुहुन्थ्यो आमा र बुवाको माघी विवाह भएको थियो तर पनि उहाँहरू आजको समयका सच्चा प्रेमीको जोडीभन्दा कम हुनुहुन्न थियो उहाँहरूको एकअर्काप्रतिको माया देख्दा अनि एकअर्काप्रतिको समर्पण देख्दा मनमा एउटा न्यानो आभास हुन्थ्यो मलाई मलाई यस्तो लाग्थ्यो माया लाएर लाइन्न त्यो त आफै हुँदो रहेछ कहिले नदेखे पनि विवाहपछि मेरो आमा र बुवाले एकअर्कालाई धेरै माया गर्नुभएको थियो मैले मेरो आमा बुवालाई एकअर्कासँग झगडा गरेको कहिले पनि देखिनँ जब आमा बुवा केही कामले टाढिनुहुन्थ्यो तब हामीसँग आमा टाढा हुँदा बुवाले अनि बुवा टाढा हुँदा आमाले एकअर्काका कुरा गरेर सम्झिरहनुहुन्थ्यो जब कहिलेकाहीँ बुबा केही कामले बाहिर जान लाग्नुहुन्थ्यो तब आमाको मुहारमा बाबुसँग छुट्टिनु पर्दाको पीडाको आभास देख्थेँ म जब आमाको मुहारमा टिल्फिल टिल्फिल गर्दै आँसु छचर्किन्थ्यो तब बाबा भन्नुहुन्थ्यो मनको बाँधलाई बाँधेर राख है अनि आमा म कसरी सम्हालु आफूलाई भन्दै तप्प आँखाबाट आँसु चुहाउनुहुन्थ्यो अनि रुनुहुन्थ्यो एकअर्कालाई हेराहेर गर्दै एकअर्कालाई आँखा बाटने केही शब्द बाणहरू प्रहार गर्दै मनको बाँधलाई बाँधन सिका पगली मनको बाधलाई बाधन सीता पगली, नत्र भिजिने छ तिम्रो परेली को बाधलै बाधन सिका पगली टाढा कसले पाए को संग जून सधैँ नरू तिमी मटाड़ा टाढा कसले पाए को संग जून सधैँ अजम्बरी जन्मे तो को छैन कोही मनको बाधलाई बाधन सिका बाध लाई बाधलाई न सिका पगली सन्तान कति प्यारो हुन्छ आमा बुवाको लागि आफ्नोपन कति प्यारो हुन्छ आमा बुवाको लागि चाहे सन्तानले जतिसुकै किन दुःख नदियोस् तर पनि आफ्नो कर्तव्यबाट कहिले पनि विमुख हुन्नन् आमा बुवा आज म देख्छु आमा बुवाको सानो झर्काइमा पनि आमा बुवाको सानो एउटा नगन्ने भुलमा पनि कति रिसको व्यवहार देखाउँछन् सन्तानहरूले आमा बुवालाई मार्छु काट्छु भन्नेहरू देख्दा मनमा ज्वालामुखीहरू निस्कन्छ मेरो आमा बुवाले के चाहन्छन् र सन्तानबाट आफू बुढेसकालमा हुँदा थोरै कुरा सुनिदिने साथी थोरै स्याहार गरिदिने साथी अनि आफ्नो मार्ग निर्देशनलाई मानिदिने सन्तान बस त्यति त हो आमा बुवाले चाहनुहुने त्योभन्दा बढी त कुनै पनि आमा बुवाले माग्नुहुन्न अनि मागे पनि पुरा गर्न सक्दैनन् हामी जस्ता सन्तानहरूले तर पनि हामी सन्तानहरू आमा बुवालाई आफ्नो जिन्दगीमा सानो स्थान अनि सानो सम्मान दिन पनि सक्दैनौँ आखिर किन यो सोच्दा मेरो मन भक्कानिन्छ आमा बुवाको माया कस्तो हुन्छ त्यो मैले महसुस गरेको छु चन्द्रजी जुन बेला म सात वर्षको थिएँ म लगातार एक वर्ष जति बिरामी भएको थिएँ सानै उमेरमा पनि मलाई पेट सम्बन्धी रोग थियो मथला थला परेर ओछ्यानमै सुतेर बस्थेँ मेरो आमा बुवा बेला मेरो दुःख देखेर कति छटपटिनु भएको थियो त्यो सम्झदा आज पनि मन दुख्छ मलाई मेरो उपचारका लागि आमा बुवाले कति औषधि गर्नुभयो कति झारफुक र धामी झाँक्री लगाउनु भयो कति दुःखहरूसँग जुत्दै मेरो लागि दौडनु भयो त्यो आज पनि याद छ मलाई मेरो मुहारमा हेर्दै आमा वार हुनुभएको आज पनि झल्झली सम्झन्छु म आज त्यो दिन सम्झँदा लाग्छ साँच्चै माया के हो बुझ्नु छ भने हाम्रो आमा बुवाको ममता सन्तानप्रतिको त्याग हेरेर बुझ्न सकिन्छ आमा बुवाको चरणमा स्वर्ग हुन्छ भन्थे आज त्यो भनाइ सही हो जस्तो लाग्छ मलाई जतिसुकै ठुलो रोग लागे पनि आमा बुवाको माया र साथ पाएर बिस्तारै म निको हुँदै गएँ आमा बुवाको सहारा जिन्दगीका यात्राहरू अघि बढाउन थालेँ त्यो पहाडी सामान्य गाउँ अरूका लागि विकट थियो होला तर मेरो आमा बुवा दिदी र बहिनीको मायाले स्वर्ग जस्तै लाग्थ्यो त्यो गाउँ मेरो लागि हो हामी गरिब थियौँ खान र लत्ता कपडाको अभाव थियो तर हामी हाम्रो परिवारमा थियौँ एकअर्काको मायाको छारीमा हामी खुसी थियौँ तर जिन्दगी सधैँ सोचेको जस्तो कहाँ हुँदो रहेछ र जिन्दगीका खुसीहरू कहाँ सधैँ मौलाउँदो रहेछ र जिन्दगी त समयसँगै निष्ठुरी बन्दो रहेछ आँखाभरिका सपनाहरू अनि मनभरिका मायालाई चकनाचुर पार्दो रहेछ जिन्दगीले केही गर्न खोज्दा पाइलाहरूमा काँडाका बाँडहरू तिर्साउँदै बिझाउँदो रहेछ जिन्दगीले प्रेम प्राप्तिका लागि प्रेमीहरू तडपिए जस्तै जिन्दगीले धोका दिएपछि मान्छे सबैले तडपिनै पर्दो रहेछ जिन्दगीमा सुखका पलहरू बिरलै मात्र आउँछन् कयौँ पीडाहरूसँग जुधेपछि मात्र हामीले सुखको अनुभूति गर्न पाउँछौँ तर त्यो सुख त्यो माया सदाका लागि कहाँ हुँदो रहेछ र जब जिन्दगीमा दुःखले डेरा जमाउँछ तब स्लो पोइजनले जस्तै बिस्तारै बिस्तारै जिन्दगी पीडामय बन्दो रहेछ दुःखहरूको सिलसिला सुरु भएपछि अन्त्यहीन क्षिति जस्तै फैलिँदो रहेछ हाम्रो परिवारको मायामा दैवले आँखा लगायो अनि पल पल तडफायो काँडेमय जीवन बनाएर कुरा विक्रमसम्म दुई हजार उनासाठीको हो त्यो वर्ष हाम्रो जिन्दगीको दुःखको सबैभन्दा डरलाग्दो पल सुरु भएको वर्ष थियो त्यो समय लगातार चौध पन्ध्र दिनसम्म ठुलो वर्षा भयो छेउमै रहेको सामरी खोला उर्लेर बाढीको रूप लिँदै गडगडाउँदै बग्न थाल्यो चारैतिर बाढी पहिरो अनि हिलाम्य बनेको थियो हाम्रो गाउँ हिँड्दा हिँड्दै खोला उर्लेर आयो अनि हाम्रो घर खेत सबै बगाएर लग्यो धन्न धन्न हामी बाँच्न सफल भयौँ बाढी पहिरोको त्यो महाकालमा पनि मेरो बुवा अफिस जान भनेर घरबाट निस्किसक्नु भएको थियो मलाई धेरै डर लागेको थियो त्यतिखेर बुवा बाहिर जाँदा कतै बुवालाई केही हुने त होइन कतै मेरो बुवा मेरो बुवालाई केही भयो भने मेरो बुवालाई केही भयो भने म के गर्ने मेरो हाम्रो परिवारमा के होला मेरो बुवा मलाई सुनाउनुहुन्थ्यो त्यो बाढीमा अफिस जान निस्कदा उहाँ पहिरो गएको ठाउँमा हिलोमा गाडिनु भएको थियो अरे उहाँको साथमा हामी नहुँदा अब म बाँच्दिनँ होला भनेर सोच्नुभएको थियो अरे तर हाम्रो मायाले गर्दा उहाँले हिम्मत हार्नु भएन जबरजस्ती उहाँ प्रयास गरेर पहिरोबाट बस्नु भएछ लगातार तेह्र चौध दिनपछि बर्सात कम भयो हामीसँग घाँस बाँस कपास केही पनि थिएन तर धन्य मेरो बुवा उहाँले पहिले नै हालको बसोबास भएको ठाउँ पदमपोखरीमा जग्गा किनेर राख्नुभएको रहेछ यो जग्गामा हाम्रो हजुरबुवा र हजुरआमा बस्नुहुन्थ्यो हाम्रो सानो गाउँ सानो घर थियो त्यहाँ र हामी यसै पदमपोखरीमा आएर बसोबास गर्न थाल्यौँ त्यसबेला म आत्तिएको थिएँ अब घरबार बाढीले लगेपछि हामी कहाँ बस्ने भनेर तर आमा बुवा साँच्चै साँच्चै महान महान हुनुहुन्छ मान्छेले भन्लान् क्षणिक भौतिकवादमा भगवान् हुँदैन भनेर तर म विश्वास गर्छु यो संसारमा भगवान् हुनुहुन्छ थाहा छैन अरूले केलाई भगवान् भन्छन् तर मेरो लागि मेरो आमा बुवा नै मेरो भगवान् हो मेरो जिन्दगीको साक्षात भगवान् मेरो आमा बुवा आज परिस्थिति पहिलेको जस्तो छैन आज मसँगै मेरी आमा मात्र हुनुहुन्छ तर पनि यदि बाबा भइदिनु भएको भए सायद आज अङ्गालोमा बाँधेर रुन्थे म अनि भन्थे बाबा आमा यो धरतीमा जन्म दिनुभयो घाम र जुन चिनाउनु भयो माया ममता सुरक्षा सबै दिनुभयो मरुँदा हँसाउनु भयो अनि म खुसी हुँदा मेरो खुसीमा सारा दुःख भुलेर हाँसिदिनु भयो थाहा छैन अरूका लागि आमा बुवाको हुन् तर मेरा लागि हजुरहरू मेरो जन्मदाता मेरो अन्नदाता मेरो मायाको प्रतिमूर्ति मेरो विश्वासको चारधाम सबै तपाईँहरू नै हुनुहुन्छ सधैँ तपाईँहरू नै हुनुहुन्छ you. धरतीमा जन्म दियो देखायो ठुलो नाता छैन जगतमा तिमी माली फुल गोड्ने काँडा तिम्रै पैतालामा बुबामा बुबामा बुबामा बुबामा यो धरतीमा आमा बुवा साँच्चै भगवान् हो हाम्रा लागि हाम्रो जिन्दगीको सहयात्री हाम्रो जिन्दगीको मार्गदर्शक हुन् आमा बुवा आमा बुवा बिना हाम्रो जीवन केवल नाम मात्रको जीवन बन्न पुग्छ आमा बुवाले आफ्नो सन्तानका लागि आफ्नो खुसी आफ्ना इच्छा र चाहनाहरूलाई तिलाञ्जली दिनुहुन्छ यो सोचले होइन कुनै दिन मेरो सन्तानले मलाई पनि हेर्नेछ केवल यो सोचले कि कुनै दिन हाम्रो सन्तान दुनियाँको नजरमा अरूभन्दा कम नहोस् तर हामीले के दिन सक्छौँ र आमा बुवालाई हामी एकैछिन परिश्रम गरेर गयौँ भने थाकेर ओछ्यानमा पल्टिन थाल्छौँ खानेकुरा पनि तयार पार्न खोज्दैनौँ आमा बुवाले केही सुझाव दिनुहुँदा झर्किन्छौँ रिसाउँछौँ आमा बुवाले सोच्ने यति मात्र हो बुढेसकालमा आफ्नो वरिपरि बसेर सन्तानले आफ्नो विचार सुनोस् जाडोमा थर थर कामेर बस्दा मेरो आमा बुवा भन्दै न्यानो सिरक उडाइदियोस् त्यति पनि गर्न नसके सम्मानले आमा बुवा भनेर बोलोस् बस यति त हो आमा बुवाले चाहने तर तर विडम्बना हामी सन्तानहरू उल्टै आमा बुवालाई पीडा दिइरहेका हुन्छौँ मैले आफ्नै सामु देखेको छु मैले आफ्नै आँखाले देखेको छु वृद्ध अवस्थाका आमा बुवालाई समेत हात हालाहाल गर्ने समाजका कुपुत्रहरू तर यही समाजमा म पनि छु जो आफ्नो आमा बुवाको लागि केही गर्न चाहन्छ तर खै के गर्न सकेर मैले मेरो आमा बुवाको लागि सोध्छु आमा बुवा सधैँ जिन्दगीभर सँगै भइदिए खुसीले उफ्रन्थ्यो होला तर मानिसको भाग्यमा त्यस्तो सौभाग्य कहाँ लेखिएको हुँदो रहेछ र समय आएपछि निर्दयकालले प्राण हरेर लाँदो रहेछ त्यही मेरो भगवान्लाई सदा सदाका लागि टाढा बनाइदियो मबाट एउटा गाउँको चिराग बनेर उदाएको मेरो बुवालाई खोसेर लग्यो निर्दय कालले मबाट म आज पनि सम्झन्छु चन्द्रजी ती दिनहरूलाई पदमपोखरी पोखरी बसाइको सुरुवाती दिनहरू थिए ती दिनहरू जब आम्बन्ज्याङको घर खेत बाढीले पकायो तब हामी पदमपोखरीमा बसाइसऱ्यौँ पदमपोखरी बसाएकै केही दिनपछि मेरो बुवा अचानक बिरामी हुनुभयो उहाँको उपचारको लागि हेटौँडा अस्पतालमा ल्यायौँ तर त्यहाँ बुवाको उपचार हुन सकेन बुवालाई भरतपुर लगियो तर थाहा भयो मेरो बुवालाई रगत सम्बन्धी निको नहुने रोग लागेको रहेछ त्यहाँ पनि उपचार हुन सकेन डाक्टरहरूले उपचार हुन नसक्ने भन्दै फर्काइदिनु भयो बुवालाई हामीले बुवालाई घरमा ल्यायौँ घरमा आइपुग्दा मेरो बुवाको आवाज बन्द भइसकेको थियो बुवाको आँखा हेरेँ सायद केही भन्न चाहनुहुन्थ्यो हामीलाई तर सक्नु भएन उहाँ हामीलाई एकहोरो हेरिरहनु भएको थियो बुवाको आँखामा आँसुका छालहरू बगे उहाँ बरबर्ती आँख सुझार्दै बिना आवाज तडपनु भयो आवाज निकाल्न खोज्नुभयो तर तर पीडाले रियाल मात्रै निस्कियो उहाँको मुखबाट म मात्र आठ वर्षको थिएँ चन्द्रजी त्यो बेला तर पनि म सम्झन्छु त्यो दिनलाई आज पनि आज पनि सम्झन्छु म मेरो बुवाको अन्तिम दिनहरूलाई उहाँका तडपाईहरूलाई मन दुख्छ मन दुख्छ अझै पनि ती दिनहरू सम्झेर म अझै आथिन्छु ती दिनहरू सम्झेर म सानै मान्छेलाई त त्यति पीडा भएको थियो भने मेरो आमालाई मेरो आमालाई कति पीडा भएको होला कति पीडा भएको थियो होला आज सम्झन्छु म म आठ वर्षको छोरो एउटी पाँच वर्षकी छोरी अनि कोखमा दुध चुस्दै गरेकी एक डेढ वर्षकी सानी छोरी कसरी सम्हाल्नु भयो होला आफैले आफैलाई मेरो आमाले यी सबै कुरा सम्झँदा एकान्तमा गएर रोइदिन मन लाग्छ चुथुरेर घाउहरूलाई आफैलाई घोस्न मन लाग्छ निष्ठुरी दैवलाई तिमी मान्छे भएर हेर अनि थाहा पाउँछौ पीडा कस्तो हुन्छ भनेर चिच्याई चिच्याई भन्न मन लाग्छ यस्तै क्रन्दनहरू मेरा मनबाट निस्कन्छन् म तडपन्छु रुन्छु आफैले आफ्नै मनलाई सम्हाल्छु तर पनि जिन्दगी यस्तै रहेछ जिन्दगी जति दुःख जति पीडा भए पनि बाँच्नु पर्दो रहेछ बस आज एकान्तमा जान्छु भगवान्सँग प्रार्थना गर्छु भगवान् तिमी मान्छे भएर हेर एकपटक मात्र एकपटक अनि तिमीले बुझ्नेछौ मान्छे हुनुको पीडा आफ्नाहरूसँग छुट्टिनु पर्दाको पीडा सँग किन रिसाउने सुख दुख चौतारी हो जीवन बिसाउने श्रोता आज कार्यक्रममा मैले राखे प्रकाश खलानजीको कथालाई आमु बुवाको लागि समर्पित यो कथा कार्यक्रम बितेका पलहरू सुनिरहनुभएका सबै आमा बुवाहरूलाई पनि समर्पित गर्न चाहन्छौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव र तपाईँका पनि पारिवारिक तथा प्रेमसँग सम्बन्धित बितेका कहानी छन् भने हामीलाई पठाउन सक्नुहुनेछ सल्लाह सुझाव एवं प्रेम कहानी पठाउनका लागि रेडियो सर्भरको Facebook page W W W dot Facebook dot com slash radio सर्भरमा म्यासेज गर्न सक्नुहुनेछ अथवा रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च हेटौँडा चार नारायणी मलको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ विस्तृत जानकारीका लागि शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठारमा फोन गर्न सक्नुहुनेछ तपाईँले यो कार्यक्रम जुनसुकै बेला युट्युब च्यानल सविसौगात र W W W dot Sabi dot blogspot dot कममा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ अर्को हप्ता तपाईँकै बितेका पलहरू लिएर पुनः उपस्थित हुनेछु तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि कार्यक्रमको यो बसाइबाट बिदा हुन चाहन्छु हवस् त नमस्ते शुभरात्री सुख दुःख चौतारी हो जीवन बिसाउने सुख दुःख चौतारी हो जीवन बिसाउने टिपेर तलिन्न फुलिरहोस् खुसीसँग मन दुखाउन हुन्न आफ्नै हात खियाउला किन डराउने कहिले हँसाउने कहिले रुवाउने कहिले हँसाउने दुख चौतारी हो जीवन बिसाउने सुख दुख चौतारी हो जीवन बिसाउने सुख दुख चौतारी हो जीवन बिसाउने सुख दुख चौतारी हो जीवन बिसाउने सुख दुख चौतारी हो